मुटुका सन्देशहरू आफ्नो मायालुलाई सुनाउन चाहनुहुन्छ यो आवाज मार्फत रेडियो सरोवरको यो झङ्कार मार्फत भने तपाईँले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ एसएमएसका लागि मोबाइलको म्यासेज बक्समा गएर यच आर यस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर मुटुदेखि मुटुसम्मको छोटो रूप यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले W W W dot Facebook dot com slash radio सरोवरको पेजमा गएर पनि तपाईँले पेज लाइक र तपाईँको एसएमएसहरू छोड्न सक्नुहुन्छ तपाईँका एसएमएसहरू हामी राख्छौँ अवश्य पनि यो जाडो मौसम यो चिसो रात तपाईँ सायद निधाउने तर्खर गर्दै हुनुहुन्छ होला निधाउन खोज्दै हुनुहुन्छ भने ननिधाइहाल्नुहोस् हेर्नुहोस् तपाईँको मुटुको कुरालाई तपाईँको मायालु आभासलाई तपाईँको मान्छेको मुटुसम्म पुर्याउनका लागि यतिखेर अनिलजी सँगै हुनुहुन्छ मुसु मुसु हाँसेर कन्ट्रोल रुमबाट मलाई सहयोग गर्दै हुनुहुन्छ अनि म छु चन्द्र तपाईँको मुटुको कुरालाई तपाईँको मान्छेको मुटुसम्म पुग्ने गरेर यो आवाजमा बोल्नको लागि यतिखेर तपाईँ एसएमएस गर्दै गर्नुहोला हामीसँग थुप्रै एसएमएसहरू पनि प्राप्त भइसकेका छन् अहिलेको लागि भने एउटा राम्रो गीत तपाईँको लागि राख्न चाहन्छु थोड़ी कत्थई सी उसकी आंखें थोड़ी सुर में भरी हम्म, थोड़ी थोड़ी कत्थई सी उसकी आंखें थोड़ी सुर में भरी उसके होठों पे मुस्कुराए हाय दुनिया मेरी ओ चखना भी चाहो रखना भी चाहो सबसे छुपा के उसे है रब्बा रब्बा मेरे रब्बा रब्बा मुझे बस एक झलक तो दिखा हाँ, हाँ, रब्बा रब्बा मेरे रब्बा रब्बा चाहे बदले मैंने ले तू जा क्या हुआ होश है अब कहीं है कहीं ये हवा फिरता हूँ खुद को भुलाए हुए याद मेरी मुझे तो दिला दो जरा मतलब सा जीता रहा था अब मिल गई है वजह फिसलता नहीं मोम की बत्तियों पे पिघलता नहीं नैना वो है ना हाँ सितारे हैं वो चांद दिन में कभी भी निकलता नहीं टलना भी चाहूं बुझना भी चाहूं मैं उन चिरागों तले हजुर रब्बा रब्बा तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाज राखेँ मैले हिरोपन्थीबाट तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सरोवर बयानब्बे दशमलव पाँच मेगा हर्ज अनि यो हो कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्ममा साथी अनिल अनि म चन्द्र तपाईँको साथमा छु र तपाईँ पनि एसएमएस पठाउन सक्नुहुन्छ एसएमएस पठाउने तरिका फेरि एकपटक भन्न चाहन्छु तपाईँको मोबाइलको म्यासेज बक्समा गएर यच आरएस लेख्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर तपाईँले मुटुदेखि मुटुसम्मको छोटो रूप यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको सन्देश नाम र ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँले W W dot Facebook dot com slash radio सर्भर पेजमा गएर पनि तपाईँले आफ्ना म्यासेजहरू छोड्न सक्नुहुन्छ तपाईँका थुप्रै म्यासेजहरू मलाई प्राप्त भएका छन् र तपाईँको म्यासेज म पढ्ने क्रममा छु र अबको क्रममा तपाईँको यो म्यासेजहरू पहिलो म्यासेज लिँदैछु लेख्नुहुन्छ निरु घलान हेटौँडाबाट र उहाँले लेख्नुहुन्छ दादा नमस्ते खाना भयो भन्नुभएको छ खाना भइसकेको छ एन्ड आज चाहिँ म नेपाली मुभी के हो माया हो सङ मेरो उसको लागि एन्ड अल फ्रेन्ड्सको लागि सुनाउन चाहन्छु भन्नुभएको छ तपाईँको लागि एकैछिनपछि निरुजी यो गीत हामी बजाउँछौँ त्यसै गरी अर्को एसएमएस छ हामीलाई टाढादेखि माया गरेर यो फेसबुक मार्फत प्राप्त भएको एसएमएस लिँदैछु म र साथीले अगाडि लेख्नुहुन्छ र साथी हुनुहुन्छ आहा दिलको धनी बुद्ध लामाजी हुनुहुन्छ दक्षिण कोरियादेखि र उहाँले अगाडि लेख्नुहुन्छ बिरानो ठाउँको कामको थकानसँगै बिसन्जोको भुमरीमा पौडिन बाध्य भए पनि तिम्रो मुटुको केही खाली स्थानमा आज पनि यो परदेशीलाई आफ्नो जीवन सम्झिँदै स्वच्छ माया गर्ने उही मेरो मनमुटु अनि कोमल आँखामा झर्न झैँ झर्ना झैँ लजाइरहने जीवनसँगै नि कान्छुको मुटुसम्ममा यो मुटुको तरङ्गरूपी सम्झना र माया प्रहार गर्न भने रोक्न सकिएन कामको थकान अनि बिसन्चोले भन्नुभएको छ र उहाँले अगाडि लेख्नुहुन्छ आज पनि यो समुद्र पारीबाट भए पनि मुटुदेखि मुटुसम्मको सहारा लिँदै तिमीलाई मिठो सम्झनासँगै any time love you so much लाटी उही तिम्रो कान्छो दिलको धनी बुद्ध लामा हाल दक्षिण कोरिया भन्नुभएको छ बुद्धजीले आफ्नो कान्छुको लागि लाटी भन्नुभएको छ लाटीको लागि एकदमै राम्रो भावना पठाउनु भएको छ मलाई आशा छ उहाँको मान्छेले पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ यति साँच्चै नै आफ्नो थकान यो कामको थकान यो बिसन्चोहरूले पनि आफ्नो मान्छेको मुटुसम्म पुग्न चाहिँ केही गरी पनि रोक्न सक्दैन मलाई पनि यस्तै लाग्छ भौगोलिक दूरी जतिसुकै टाढा होस् तपाईँ आज दक्षिण कोरियामा हुनुहुन्छ तर तपाईँको मुठुमा तपाईँको आफ्नो मान्छे त्यहाँ सँगै छ मलाई पनि त्यस्तै लाग्छ थ्याङ्क यू सो मच भन्न चाहन्छु बुद्धजी एसएमएस गरिदिनु भयो त्यसै गरी अर्को एसएमएस छ गणेश दुलालजीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर बाह्रबाट भन्नुभएको छ रेडियो निकासमा कार्यरत सहकर्मी मित्र हुनुहुन्छ उहाँ लेख्नुहुन्छ एउटा मुक्तक हिजो आज मलाई त उसको बानी परेछ हिजो आज मलाई त उसको बानी परेछ यो जाडो मौसममा पनि ठुलो पानी परेछ हिजो आज मलाई त उसको बानी परेछ यो जाडो मौसममा पनि ठुलो पानी परेछ खै के भन्नु र यसलाई तिम्रो माया भनेर लगानी नै नगरेको मायामा हानि परेछ <laughs> वाह वाह गणेशजी धेरै राम्रो मुक्तक लेख्नुभएको छ कतै मायामा चोट खानु भए जस्तो छ गलत ठाउँमा पो परे कि त्यही भएर सोच विचार गरेर माया गर्नुपर्छ गर्दा पनि तर सोच विचार गर्नुभन्दा पूर्व नै मनले कतिखेर कसलाई माया गर्न पुग्छ थाहै हुँदैन हामीलाई एनिवे धेरै धेरै धन्यवाद छ गणेशजी त्यसै गरी अर्को एसएमएस उहाँ हुनुहुन्छ लेख्नु भएको छ अभागी असफल मनिषा वियोगी भन्नुभएको छ ओहो <laughs> नाम नै किन यति दुःख दुःखी राख्नुभएको हो मनिषाजी यस्तो वियोगी जोड्दाखेरि अलिकति मलाई पनि दुःख लाग्यो तपाईँ सधैँ लजालु मायाको सङ्गम भनेर लेख्नुहुन्थ्यो कति खुसी लाग्थ्यो मलाई तपाईँ लजा लजाइरहनुहुन्छ हाँसिरहनुहुन्छ वियोगी लेख्दा एक्कासी अलिकता दुःख लाग्छ जे होस् खुसी रहनुहोला वहाँ अगाडि लेख्नुहुन्छ फेरि त्यही सुनौलो बस्तीदेखि उही लजालु मायाको सङ्गम मनिषा बलको तर्फबाट लासु अनि फ्याफुल्ला चन्द्र दाई भन्नुभएको छ मेरो तर्फबाट पनि तपाईँलाई लासु अनि फ्याफुल्ला र यो कार्यक्रम मुटुदेखि मुटुसम्म प्रोग्रामलाई मुटुभित्र सजाउने अनि माया गरेर सुन्नुहुने सम्पूर्णलाई मिठो माया र मेरो निष्ठुरीलाई मिठो सम्झना गर्न चाहन्छु यस्तो लाग्छ तिमी बिना म त छुट्नु आहा यस्तो लाग्छ तिमी बिना म त छुट्नु पर्यो फुल्ने मन हुँदाहुँदै पनि फुल्नै नपाए झऱ्यो मेरो मनको बस्तीबाट तिमीले बसाइसऱ्यौ मर्छु होला म त अब तिमीले घात गऱ्यौ छोडी जाने निष्ठुरीलाई जहाँ रहनु भए पनि मलाई छोडेर गए पनि उसैको उहाँको मिठो सम्झना म अभाग्य असफल मनिषा वियोगी ओके गुड नाइट चन्द्र दादा भन्नुभएको छ वियोगान्त कुराहरू लेख्नु भएको छ मनिषाजी दुखी नहुनुहोस् कहिलेकाहीँ मायामा यस्तै हुन्छ कहिलेकाहीँ मन दुखेको आभास हुन्छ तर जति मन दुखे पनि आफ्नो मान्छे आफ्नै हुन्छ कहिलेकाहीँ एउटा शब्दले मन दुख्ला तर जानी जानी उहाँले मन दुखाएको हुँदैन जस्तो लाग्छ मलाई जे होस् तपाईँको माया सफल होस् तपाईँहरूको प्रेम सफल होस् म यही कामना गर्छु र अर्को एसएमएस लिन चाहन्छु अर्को एसएमएस हामीलाई दुई हप्तादेखि मैले गत साता तपाईँहरूको सामु कार्यक्रम लिएर आउन पाइनँ सन्चो थिएन तपाईँलाई पनि थाहा छ तपाईँले पनि बुझिदिनु भएको छ र यो अवसरमा यो अवधिमा तपाईँले धेरै एसएमएसहरू गर्नुभएको छ म अर्को एसएमएस लिन चाहन्छु दादा खाना भयो दुःख नै सुखको प्रतीक रहेछ सन्जोग लामा महावीरबाट भन्नुभएको छ सन्जोगजी थ्याङ्क यू सो मच खाना भइसकेको छ तपाईँले पनि खानुभयो होला एसएमएस <laughs> गर्दै गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ खाना भयो खाना भयो भन्नुभएको छ भइसकेको छ दिदी यसलाई कलमी भन् भन्नु न दिदी नयाँ नम्बर अन्ठानब्बे बाह्र सन्ताउन्न तिरानब्बे बाह्र मिस गरिरहन्छु सञ्जोग लामा नामटार तिन महावीरबाट भन्नुभएको छ संजोगजीले दुईवटा एसएमएस पठाइसक्नु भएको रहेछ त्यसै गरी अर्को छ दाजु हजुरलाई सन्चो भयो भन्नुभएको छ आहा साथी आज चाहिँ अलिकति सन्चै भयो सन्चो भएको कारणले गर्दा तपाईँको माझमा कार्यक्रम लिएर आएको छु आफ्नो केयर गर्नुहोस् दादा त्यसमाथि झन् जाडो मौसम ओके दादा टेक केयर सिरु मगर भन्नुभएको छ थ्याङ्क यू सो मच सिरुजी मलाई यति राम्रो सन्देश पठाइदिनु भयो सायद तपाईँको यस्तै मायाको कारणले गर्दा पनि होला चाँडै निको भएको आवाज गरिरहेको छु त्यसै गरी अर्को छ दाई म हाडी खोला एक गोगन पानीबाट अभागी युनि साथिङ म आज मुटुदेखि मुटुसम्ममा साथी वियोगी मनिषलाई नरिसाउनु भन्दै आई एम सरी भन्छु गुड नाइट शुभरात्रि भन्नुभएको छ उहाँले मनिषजीलाई नरिसाउनु भन्नुभएको छ मनिषजी मलाई थाहा छ तपाईँ पनि कार्यक्रम सुन्दै हुनुहुन्छ प्लिज नरिसाउनु होला तपाईँ रिसाउनु भयो भने युनिसाजीलाई अलिकति नराम्रो लाग्छ तपाईँलाई सम्झेर यसो एसएमएस गरिदिनु भएको छ त्यसै गरी अर्को एसएमएस छ दुःख नै दुःखको जीवन केवल सुख त सपना मात्र हो आँसु नै आँसुको जिन्दगी केवल हाँसो त कल्पना मात्र हो भन्नुभएको छ अभागी युनिसाथिङ खोला एकबाट भनि भन्नुभएको छ युनिसाजीले हामीलाई दुई चारवटा एसएमएसहरू एकैचोटि पठाइसक्नु भएको छ जे होस् तपाईँको यो एसएमएस पनि राखेँ युनिसाजी त्यसै गरी अर्को एसएमएस छ तिमीले दिएको मायाको चिनो मेरो अगाडि पर्दा म तिमीलाई सम्झिएर मुर्छा पर्छु के गल्ती थियो र मेरो यति ठुलो सजाय दियो दिएर गयो तिमी कहाँ भन्नुभएको छ सायद उहाँको पुरा एसएमएस प्राप्त भएन साथी थ्याङ्क यू सो मच तपाईँले नाम लेख्नु भएको छैन तर जे होस् एसएमएस पठाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को पनि एसएमएस छ लेख्नुहुन्छ सम्झिँदा पनि सम्झिँदा पनि पाइँदो रहेछ देखेर पनि हुँदो रहेछ खै कहाँ गयौ तिमी प्रिय यो मन सम्हालेर हुँदो रहेनछ भन्नुभएको छ सायद उहाँले रहेनछ रहेनछ लेख्नु भएको रहेछ मैले चाहिँ अलिकति गलत बुझेछु जस्तो छ जस्तै सम्झना पनि पाइँदो रहेनछ देखेर पनि हुँदो रहेनछ खै कहाँ गयो तिमी प्रिया यो मन सम्हालेर हुँदो रहेनछ समीर फ्रम जितपुर बाह्रबाट भन्नुभएको छ हाम्रो नियमित लिसनर हुनुहुन्छ समीरजी थ्याङ्क सो मच बाह्रदेखि हामीलाई एसएमएस गरिदिनु भयो आगामी दिन पनि तपाईँको यस्तै मायाको हामी अपेक्षा गर्दछौँ त्यसै गरी अर्को एसएमएस छ संसारमा धेरै पाएँ माया गर्छु भन्नेहरू अनि पाएँ घृणा गर्नेहरू म अभागी जिन्दगी अभागीको जिन्दगी यस्तै रहेछ आफूले सोचेको जस्तो भएन भन्नुभएको छ युनिसाजीले फेरि एसएमएस पठाउनु भएछ त्यसै गरी अर्को एसएमएस छ फुल भनी रोपेको त बिस भनी पलाइदियो आफू भने सम्झेको त पराई भनिदियो यस्तै रहेछ जिन्दगी यहाँ साँचो माया गर्नेले धोका पाइँदो रहेछ भनेर पठाउनु भएको छ थ्याङ्क यू सो मच साथी तपाईँको पुरा एसएमएस सायद प्राप्त भएन नाम पनि लेख्नु भएको छैन जस आगामी दिन पनि यस्तै तपाईँको मायाको हामी अपेक्षा गर्छौँ र तपाईँको एसएमएसहरू निरन्तर प्राप्त भइरहेको छ थुप्रै एसएमएसहरू प्राप्त भएको छ तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ यो अधेरी रातमा रेडियो सरोवरको बयानब्बे दशमलव पाँच मेगा हर्जमा यो चन्द्रको आवाज तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ भने तपाईँ एसएमएस गर्न सक्नुहुन्छ यच आर यस लेख्नुहोस् एउटा खाली ठाउँ छोड्नुहोस् त्यस पछाडि यम यम लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् र तपाईँको सन्देश र नाम ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि यो सुन्दर साङ्गीतिक आवाज बिन मैं देखू ना सुबह निगाहों से अभी ये वादा कर लिया तेरे बिन हो चलना भी सजा कि राहों से अभी ये वादा कर लिया तेरे बिन मैं देखू ना सुबह निगाहों से अभी ये वादा कर लिया तेरे बिन हो चलना भी सजा कि राहों से अभी ये वादा कर लिया सुनो यही जज्बात है मेरे ये दिल कहे कि ख्वाहिशें जीने की साथ है तेरे तेरे बिन ओ सांसों से जुदा हवाओं से अभी ये वादा कर लिया तेरे बिन मैं देखू ना सुबह निगाहों से अभी ये वादा कर लिया Spinning round and round. You got away with me, your body bound. Spinning round and round. spinning round and round. Your pussy on the all I get around the world, around, around, around, yeah. तू वो जमीन जिस पे मैंने तो अपनी ये दुनिया बसाई है मैं बिन तेरे अब कहाँ जाऊंगा खताओं से अभी ये वादा कर लिया तेरे बिन मैं देखू ना सुबह निगाहों से अभी ये वादा कर छन त छ नि गुजी गुजीभरि पैसा छ तर भने जस्तो सुनचाँदी पसल कतै छैन किन चिन्ता गर्नुहुन्छ हजुर हाम्रै हेटुडामा रहेको ओम बोधिसत्व ज्वेलर्स छँदैछ नि हाम्रो भाउजूले नि त्यहीँबाट गहना ल्याउनु भएको छ हजुर एक नम्बर छापल सुन तथा चाँदीका गर गहनाहरू अर्डर अनुसार तयार गर्नुका साथै रेडिमेड गहना पनि पाइन्छ सम्पर्क ओम बोधिसत्व ज्वेलर्स हेटोडा तिन पुरानो मकवानपुर रोड अन्ठानब्बे शून्य बहत्तर दस आठ सय पचास अन्ठानब्बे शून्य उनातिस एकसठी बैसठी नौ हामी भनेर गरेर सबले लाउँछन् राम्रो गहना मेरो पनि चलाउने चाहना तिम्रो इच्छा अब पुरा हुँदैछ त्यसको लागि सौभाग्य छँदैछ हामी कहाँ अर्डर बमोजिम चाँदीका गरगहना तयार गरिन्छ साथै हाम्रो शाखा छत्यौन जुरेलीमा रहेको पनि सहर जानकारी गराउँदछौ सम्पर्क सौभाग्य चाँदी पसल हेटोडा चार Kanti Rajpath proprietor Lalu Dudhraj mobile number अन्ठानब्बे चार पचास बयालिस सात सय अडतिस छत्योनका लागि सौभाग्य दुधराज मोबाइल नम्बर अन्ठानब्बे चार पचास बयालिस पाँच सय छैसठी अन्ठानब्बे चार पचास बयालिस पाँच सय छैसठी फुले नाकैमा मुलकी यसपालि त घरबार होला के गर्नु घरबार त गर्ने भनेको त हो नि तर तर के राम्रा डिजाइनका गहना पाइने विश्वसनीय ठाउँ कहीँ छैन तिमी कुन जमानामा छौ हाम्रै हेटौँडामा रहेको नवबुद्ध सुनचाँदी पसल छँदैछ नि हजुर हामी कहाँ पुराना तथा अत्याधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ सम्पर्क नवबुद्ध सुनचाँदी पसल हेटौँडा दस bus park proprietor Rajkumar Rasaili सम्पर्क नम्बर शून्य सन्ताउन्न पाँच चौबिस छ सय तेत्तिस मोबाइल नम्बर अन्ठानब्बे चार पचास सन्ताउन्न एक सय छैसठी अन्ठानब्बे पाँच पचास सडसठी एक सय छैसठी न्यु गणपति ज्वेलर्स यहाँहरूलाई हार्दिक स्वागत गर्दछ हामी कहाँ पारम्परिक तथा आधुनिक डिजाइनका सुनसादीका गरगहना पाइनुका साथै अर्डर अनुसारको तयार पनि गरिन्छ अनि राशि अनुसारका पत्थरहरूको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ सम्पर्क न्यु गणपति ज्वेलर्स हेटोडा तिन पुरानो Makwanpur road proprietor Ashok Khati mobile number अन्ठानब्बे चार अन्ठाउन्न बैसठी सात सय सोह्र अन्ठानब्बे एक बहत्तर बयानब्बे सात सय पचास गहना किन्न जानु न्यु गणपति अनि खुसी हुन्छन् श्रीमान श्रीमती हरियो दहामा माता के रेको ए दाई उफ्राई उच्च ढाल्दै बाजा बजाउँदै गीत उजाउँदै आए उदा Mai, sa ka te jare ko. यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्म श्रोता कति निदाउनु त भएको छैन तपाईँ ननिदाइहाल्नुहोस् यतिखेर तपाईँको माझमा रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहरजमा कार्यक्रम मुटुदेखि मुटुसम्म आइरहेको छ तपाईँको मुटुको कुरालाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनुको लागि र प्रविधिबाट मुसु मुसु हाँसेर मलाई साथ दिँदै हुनुहुन्छ प्राविधिक साथी अनिप्रित र तपाईँसँगै छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँ पनि आफ्नो मनका कुराहरू तपाईँको आफ्नो मान्छेलाई व्यक्त गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यच आर लेख्नुहोस् एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको सन्देश र नाम तथा ठेगाना लेखेर त्रिचालिस त्रिचालिसमा एसएमएस गर्नुभयो भने हाम्रो हातमा तपाईँको एसएमएस पर्नेछ र साथीहरूले धेरै नै एसएमएसहरू पठाइसक्नु भएको छ अबको क्रममा भने तपाईँहरूको यो एसएमएस आहा एसएमएस लिने क्रममा यतिखेर मसँग एसएमएस जीवराज बखरेलजीले पठाउनु भएको छ रेडियो निकासमा कार्यरत हुनुहुन्छ हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ निकै माया गरेर जीवराजीले राम्रो राम्रो गजल राम्रो राम्रो मुक्तक पठाउनुहुन्छ मन छुन्छ मेरो चाहिँ तपाईँको पनि मन छुन्छ जस्तो लाग्छ एकदमै राम्रो गजलहरू कोर्नुहुन्छ र आज उहाँले गजल र मुक्तक पनि पठाउनु भएको रहेछ उहाँले लेख्नुहुन्छ अगाडि हराएको छ मन कता कता डराएको छ मन कता कता हराएको छ मन कता कता डराएको छ मन कता कता ऊ यही आकाशमा घुम्दै होला चराएको छ मन कता कता रिसाउने बानी थिएन तर रिसाउने बानी थिएन तर भराएको छ मन कता कता डराएको छ मन कता कता विश्वास जीवराजले गरेकै हो भन्नुभएको छ विश्वास जीवराजले गरेकै हो पराएको छ मन कता कता हराएको छ मन कता कता डराएको छ मन कता कता लेख्नुहुन्छ उहाँ त्यसै गरी अर्को पनि छ उहाँ मन बिग्रिएपछि तन बिग्रिएपछि मन बिग्रिएपछि तन बिग्रिएपछि जीवन अधुरो छ जन बिग्रिएपछि लागेनन् पछि कोही लागेनन् पछि कोही धन बिग्रिएपछि मैरो हराउँछन् वन बिग्रिएपछि मन बिग्रिएपछि तन बिग्रिएपछि भन्नुभएको छ जीवराजी थ्याङ्क यू सो मच मिठो रमाइलो यो मुक्तक र गजलको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी मैले यहाँ एसएमएस पढिरहँदा कन्ट्रोल रुमबाट अनिल प्रितजीले पनि सुटुक्क एउटा गजल भनौँ या मुक्तक भनौँ एउटा मुक्तकै भनौँ एउटा एकदमै राम्रो मुक्तक कोर्न भ्याइसक्नु भएछ मेरो पनि चन्द्रजी राखिदिनु पऱ्यो है भन्नुभएको छ एकदमै रोमान्टिक मुक्तक छ अब त्यसो त अनिलजी मान्छे नै रोमान्टिक सधैँ हँसाइरहनुहुन्छ सायद त्यही भएर पनि होला म पनि हाँसी हाँसी कार्यक्रम चलाउन आइपुग्छु तपाईँलाई पनि रमाइलो लाग्छ होला म पनि हाँस्छु अनिलजीको अनिलजीको आवाज त सुन्नुहुन्न तपाईँले तर जे उहाँको आवाज सुनेर म हाँस्छु अनि मेरो आवाज सुनेर तपाईँ पनि हाँस्नुहुन्छ होला जस्तो लाग्छ मलाई र अनिलजीको मुक्तक यस्तो छ चिसोबाट तातो हुन अलिकति पिएकै हो चिसोबाट तातो हुन अलिकति पिएकै हो अँधेरै यो रात काट्दा तिमीलाई सम्झेकै हो भन्नुभएको छ <laughs> रातमा कसैलाई सम्झेर लेख्नुभएछ सायद अनि उहाँ अगाडि लेख्नुहुन्छ पहिलोपल्ट तिमीलाई भेट्दा पहिलोपल्ट तिमीलाई भेट्दा तिमीले नै अलिकति मुस्कान दिएकै हो चिसोबाट तातो हुन अलिकति पिएकै हो अँधेरी हो रात काट्दा तिमीलाई सम्झेकै हो चिसोबाट तातो हुन अलिकति पिएकै हो भन्नु आज <laughs> चिसोबाट तातो हुनको लागि थोरै थोरै पिउनु भएछ पिउनु भएको चाहिँ छैन यो भावना मात्र हो जस्तो लाग्छ पिउनु भएको भए चाहिँ अलिकति कार्यक्रम पनि डाबाडोल हुन्थ्यो होला है जे होस् उहाँले त्यस्तो गर्नुहुन्न र हामीले सकेसम्म त्यस्तो पिउनु पनि हुँदैन जस्तो लाग्छ चिसोबाट बज्ने अरू धेरै उपायहरू पनि छन् न्यानो कपडा लाउनुहोस् अझ सबैभन्दा राम्रो त आफ्नो मायालुको मुटुमा बास बस्नु पुग्नुहोस् त्यत्तिकै न्यानो हुन्छ मलाई चाहिँ त्यस्तै लाग्छ तपाईँलाई कस्तो लाग्छ त्यसै गरी अर्को एसएमएस लिन चाहन्छु म तुरुन्तै एसएमएसहरू धेरै छन् राख्न भ्याउने हो कि होइन थाहा छैन तर पनि म क्रमशः राख्दैछु अर्को एसएमएस छ चन्द्र दादा अगेन म उही अभागे असफल मनिषा बल वियोगी भन्नु भएको छ फेरि मनिषाजीले एसएमएस गरिसक्नु भएछ उहाँ लेख्नुहुन्छ थाहा थिएन चन्द्र दाई उहाँ त हिराको हार रहेछ उल्टो आरोप लगाउने खुब गजलकार रहेछ भन्नुभएको छ बाई चन्द्र दादा भन्नुभएको छ <laughs> के भयो आज मनिषाजीलाई <laughs> मन एकदमै दुखाइरहनु भएको छ उहाँले मनिषाजी प्लिज मन नदुखाउनुहोस् तपाईँ हँसिलो मान्छे हाँसिरहनुहोस् मुस्कान सुहाउँछ तपाईँको ओठमा अलिकति पीडा देख्दा अलिकता पीडा आभास गर्दा मलाई पनि दुःख लाग्छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसका लागि त्यसै गरी थुप्रै एसएमएसहरू थुप्रिसकेको छ त्रिचालिस त्रिचालिसमा तपाईँको एसएमएस पढ्न भ्याइन भने अहिले मार्नुहुन्छ तपाईँले मलाई र अर्को एसएमएस छ दिउँसैदेखि पठाउनु भयो अर्को एसएमएस पनि मैले पढाउन पढ्नको लागि छुटिरहेको रहेछ उहाँ लेख्नुहुन्छ मित्रता नै मिठो हुन्छ देखेको सपनाभन्दा सम्झना नै अमर हुन्छ दिएको उपहार भन्दा भन्नुभएको छ अवश्य पनि दिएको उपहार भन्दा सम्झना चाहिँ अमर हुन्छ नै अवश्य उहाँ लेख्नुहुन्छ माई फ्रेन्ड ई एन्ड यन रिसाइरहेको छ नरिसाउनु भनिदिनु ल दादा भन्नुभएको छ अवश्य पनि ई e र यन साथीहरू तपाईँहरू रिसाइरहनु भएको रहेछ प्लिज नरिसाउनुहोला रन्जु बर्तौला हुनुहुन्छ हेलो दादा नमस्ते म रन्जु बर्तौला खोला एक घोगन पानीबाट भन्नुभएको छ रन्जुजी थ्याङ्क यू सो मच तपाईँको साथी इ र यन सायद अब रिसाउनुहुन्न मैले भनिसकेको छु प्लिज तपाईँ नरिसाउनुहोला तपाईँहरू साथीसँग अवश्य पनि उहाँहरू रिसाउनु हुने छैन त्यसै गरी अर्को पनि एसएमएस छ यो एसएमएसमा अगाडि लेखिएको छ हाई चन्द्र दाजु के छ खबर भन्नुभएको छ सन्चै छु कता हराउनु भएको हो यत्रो टाइम भन्नुभएको छ हराउनु त हराइन अलिअलि यो स्वास्थ्यले साथ नदिँदाखेरि तपाईँबाट अलिकति टाढा भएको आवाज तपाईँले गर्नुभयो होला तर नातिनुहोस् म तपाईँको साथमा छु माई लभली फ्रेन्ड वियोगी मनिषलाई I love you and miss you भन्छु ल भन्नुभएको छ युनिसाथि हाडी खोला एकबाट भन्नुभएको छ अर्को पनि एसएमएस उहाँले भएछ आज युनिसाजीको मात्रै चार पाँचवटा एसएमएस पढेँ होला मैले आज यस थ्याङ्क यू सो मच कार्यक्रममा धेरै माया गरेर पठाउनु भएको छ त्यसै गरी अर्को एसएमएस छ अहिले अर्को एसएमएसमा अगाडि लेखिएको छ सम्झना भए सम्झेर बस्नु औ आँसुको दियो जोगाउ जोगाउने छु विश्वास भए पर्खेर बस्नु जीवनसाथी बनाउने छु भन्नुभएको छ आहा just for mile just for यमलाई लभ यु भन्छु भन्नुभएको चाहिँ युनिसाथिङजी हो <laughs> यो एसएमएस पनि युनिसाजीको नै रहेछ अँ यमजीलाई धेरै नै माया गर्नुहुन्छ यस्तै आभास गर्छु म तपाईँको एसएमएस पढेर थ्याङ्क यू सो मच त्यसै गरी अर्को एसएमएस छ दादा दर्शन आई एम शान्ति थिङ सबै सधैँभरि तिम्रो माया हा पाएँ भने मैले फेरि अनि जिन्दगीमा रुने छैन कहिले यो एसएमएस मेरो लाइफ यफडी सुरत भन्नुभएको छ उहाँले सायद अरू पनि एसएमएस पठाउनु भएको थियो होला पुरा एसएमएस आएन सरी भन्न चाहन्छु शान्तिजी यफडी सुरतको लागि लेख्नुभएको रहेछ सायद उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला र तपाईँको सन्देश उहाँको मुटुसम्म पुग्यो होला भन्ने सोच्छु त्यसै गरी अर्को एसएमएस हाई दादा मेरो अशोकलाई मेरो माया भनिदिनु होला ऊ म ऊ आहा ओमनमा हुनुहुन्छ म सुस यास्टेरी बाई बाई दादा टेक केयर भन्नुभएको छ सुसजीले हामीलाई एसएमएस पठाउनु भएको छ ओमनमा हुनुहुँदो रहेछ उहाँको मान्छे अशोकजी मेरो माया भनिदिनु ल भन्नुभएको छ टाढा हुनुहुन्छ हुन त अहिले नै मैले उहाँको कानसम्म उहाँको मुटुसम्म तपाईँको सन्देश पुर्याउन सक्दिनँ होला साथी तर नातिनुहोस् उहाँले यो कार्यक्रम तपाईँले जानकारी दिनुहोला यो कार्यक्रम W W W dot radio Sarovar dot com dot एनपीमा र त्यसै गरी W W W dot Saugat Anuragi dot blogspot dot कममा चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ उहाँलाई यो खबर दिनुहोला तपाईँको सन्देश उहाँले पढ्न सुन्न पाउनुहुनेछ मेरो आवाजमा र तपाईँको मायाको आभास उहाँले पाउनुहुनेछ भन्ने आशा गर्दछु थ्याङ्क यू सो मच भन्न चाहन्छु साथी तपाईँले एसएमएस पठाइदिनु भएकोमा त्यसै गरी अर्को एसएमएस छ हाई दादा खाना खानुभयो पदम पोखरीबाट बिना गोले मेरो बीलाई I love you miss you भन्छु भन्नुभएको छ आहा बिनाजीले पदम पोखरीदेखि मेरै आफ्नै गाउँदेखि पठाउनु भएको रहेछ बिनाजी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 तपाईँको एसएमएस पुरा पढ्न पाइनँ सरी भन्न चाहन्छु त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र ब्रु भन्नुभएको छ खाना खानु भयो त भन्नुभएको छ खाना भइसकेको छ साथी त्यसै गरी उहाँले अगाडि लेख्नुहुन्छ it's me Santosh it's me Santosh Lama from Hetauda भन्नुभएको छ सन्तोषजीले हेटौँडाबाट हामीलाई एसएमएस गर्नुभएको छ सन्तोषजीले अझ हेटौँडा बाटो बाटो मात्रै होइन हेटौँडा बाह्र घरेडी डाँडा भनेर लेख्नु भएको रहेछ पदमपोखरीमा पर्छ घरेडी डाँडा हामीलाई एसएमएस गर्नुभएको रहेछ सन्तोषजीले मे म मेरो निष्ठुरी माया विपनालाई मिस यु लभ यु भन्न चाहन्छु ओके ब्रो गुड नाइट भन्नुभएको छ निष्ठुरी पनि भन्नुभएको छ तर माया चाहिँ अझै पनि गर्नुहुँदो रहेछ जे होस् माया यस्तै हुन्छ के गर्ने होइन सन्तोषजी माया लागिहाल्छ आफ्नो मान्छेको जे होस् एसएमएस गरिदिनु भयो घरेरी डाँडादेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु सन्तोषजी सायद उहाँले पनि एसएमएस सुन्दै हुनुहुन्छ होला तपाईँको आफ्नो मान्छेले पनि मलाई अपेक्षा गर्दछु म पनि र अर्को एसएमएस छ फर्स्ट अफ अल नमस्ते चन्द्र दादा भन्नुभएको छ नमस्ते मेरो तर्फबाट पनि म निशा लामा मनहरीबाट हाल हटिया उधारो यो जिन्दगीमा पाउन होइन घुम आहा पाउनु होइन घुमाउनु रहेछ आहा हर्छेन हर्छेन झस्काई झस्काई झस्काउँछन् रुवाइरहन्छ भन्नुभएको रहेछ आहा थ्याङ्क सो मच भन्न चाहन्छु साथी एसएमएस पठाइदिनु भयो तपाईँले निसाजीले मनहरीबाट हाल हटिया हुनुहुन्छ उहाँले एसएमएस गरिदिनु भएको थियो निसाजी थ्याङ्क सो मच तपाईँको एसएमएसको हामी अपेक्षा गरिरहन्छौँ आगामी दिनमा पनि अर्को छ नमस्ते दाई म रोसी सुवेदी आहा रोसी लेख्नुभयो रोजी मैले अलिकता उच्चारण गलत गरेको भए माफी पाऊँ रोसी सुवेदीजीले न्यौपानी शान्तिनगर पाँचबाट भन्नुभएको छ नेवार पानी लेख्नुभयो होला सायद न्यु पानी लेख्नु लेख्नुभएको रहेछ शान्तिनगर पाँचबाट म मेरो कतारमा बस्नुहुने मेरो मुटु हस्बेन्डलाई मिस गरिरहन्छु भने एसएमएस गर्दैछु भन्नुभएको छ टाढा हुनुहुँदो रहेछ धेरै नै सम्झिरहनु भएको होला के गर्ने भौगोलिक दूरीले यस्तै गर्छ नहातिनुहोस् उहाँको माया तपाईँसँगै छ सदैव साथी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सायद रोजी हुनुहुन्छ होला रोजी लेख्नुभएको होला रोजीजी थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दादा Darshan I and miss you so much मेरो मुठो सूर्य रिसाउनु भएको हो कि किन हो फोन गर्दा पनि राम्रोसँग बोल्नु भएन यदि मबाट केही गल्ती भएको भए भन्नुभएको छ पुरा एसएमएस प्राप्त भएको छैन गल्ती भएको भए सरी भन्न चाहन्छु भन्नुभएको होला लौ न सुरेजी नरिसाइहाल्नुहोस् हेर्नुहोस् रिसाउनु चाहिँ हुँदैन तपाईँको आफ्नो मान्छेले यति राम्रो एसएमएस पठाउनु भएको छ सायद उहाँको पुरा एसएमएस प्राप्त भएन र उहाँको नाम पनि प्राप्त भएको छैन जे होस् तपाईँले बुझिसक्नु भएको होला सुरेजी त्यसै गरी अर्को एसएमएस छ सायद मैले आज तिमीलाई सम् सपनामा देखे अनि दिनभर सम्झिरहेँ त्यसैले त तिमीलाई भुल्नै सक्दिन सानी फ्रम समीर जितपुर भन्नुभएको छ समीरजीले फेरि एसएमएस गर्नुभएको रहेछ आफ्नो मान्छेलाई भुल्न गाह्रो हुन्छ के गर्ने यस्तै छ समीरजी थ्याङ्क यू सो मच एसएमएसको लागि धेरै गन्थन गर्न पाइनँ तपाईँका धेरै एसएमएसहरू छन् मसँग त्यसै गरी अर्को एसएमएस छ हाई दादा खाना खानुभयो म पहिलेकै शिष हुँ छुच्ची सृजना नेपाल बस्तीपुरबाट भन्नु आज गत साता त्योभन्दा अघिल्लो साता पनि हामीलाई एसएमएस गर्नुभएको थियो सृजनाजी <laughs> छुच्ची शब्द पढ्ने बित्तिकै कस्तो कस्तो रमाइलो लाग्छ जस उहाँले अगाडि लेख्नुहुन्छ मेरो एसएमएस उही मेरो प्यारो बेस्ट फ्रेन्ड यसलाई हो हिजो के कुरा लाजलाई प्लिज नरिसाउ I am sorry please so धेरै याद आउँछ miss you and love you bye दादा थपी तपाईँ बिरामी हुनुहुन्छ सो केयर गर्नु दादा टेक केयर है दादा भन्नुभएको छ थ्याङ्क यू सो मच सृजनाजी छुच्ची <laughs> बहिनी <laughs> धेरै राम्रो नाम जे होस् तपाईँको आफ्नो मान्छेले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला र तपाईँले सरी भनिरहँदाखेरि सायद तपाईँको मोबाइलको हेर्नुहोस् त रिङटोन बजिसक्यो होला <laughs> यो अपेक्षा गर्छु त्यसै गरी अर्को एसएमएस छ हाई दादा खाना भयो मात्र भन्नुभएको छ खाना भइसकेको छ साथी कसले पठाउनु भयो कहाँबाट पठाउनु भएको खुलाउनु भएको छैन थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ म सबि श्रेष्ठ हेटौँडा दस टिसिएन रोडबाट आइएमको याद गर युआरको चाहना ह्याप्पी रहोस् तिम्रो जीवन दिस इज माई शुभकामना माई लभली फ्रेन्ड सम्झनाजी भन्नुभएको छ <laughs> सम्झनाजीको लागि उहाँले एसएमएस लेख्नुभएको भएको रहेछ सबिर श्रेष्ठजी थ्याङ्क यू सो मच भन्न चाहन्छु आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी समय कम छ <laughs> अर्को एसएमएस पनि पढिहाल्छु तिमीसँग रूप छ भाग्य पनि उस्तै मेरो पुरै जिन्दगीमा खिल मात्र छ मसँग त चोखो एउटा दिल मात्र छ कसैलाई तिरि नसक्ने बिल मात्र छ भन्नुभएको छ भीम लामाजीले एउटा एकबाट पठाउनु भएको रहेछ राम्रो मुक्तक भीमजी थ्याङ्क यू सो मच यो मुक्तको लागि एसएमएस गर्दै गर्नुहोला यही अपेक्षा गर्छु त्यसै गरी अर्को एसएमएस छ hi what's up bro it's Rishabh I want to dedicate the next to my dearest Niru Ghalan you and all the people who are listening to this programme thank you good night भन्नुभएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु ऋषभजी एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा म हेटौँडाबाट अमन लामा विशेष म उसैको लागि केही भन्न चाहन्छु म आउँछु नानु कुरी बस ल मेरो मुठु मिरा घरानमा आउँछु भन्नुभएको छ थ्याङ्क यू सो मच आफ्नो मुठु मिराजीको लागि यति राम्रो एसएमएस पठाउनु भएको छ हेटौँडाबाट अमनजीले पठाउनु भएको थियो अमनजी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ दुई मिनट मात्र बाँकी छ दस बज्न तपाईँको अझै पाँच छवटा एसएमएस बाँकी छ म पढिहाल्छु अर्को छ म इन्दिरा सानो पोखराबाट भन्नुभएको छ इन्दिराजीले फेरि एसएमएस गर्नुभएको रहेछ गत साताभन्दा अघिल्लो साता पनि हामीले एसएमएस गर्नुभएको थियो म इन्दिरा सानो पोखराबाट म मेरो परदेशी माइलोलाई love you so much and I miss you all time भन्न चाहन्छु भन्नुभएको छ तपाईँको आफ्नो मान्छेले पनि यो कार्यक्रम सुन्न पाउनुहुनेछ W W W dot radio Sarovar dot com dot NP र W W W dot Saugat Anuragi dot blog spot dot com dot NP तपाईँले दिनुहोला <laughs> उहाँलाई अरू कुरा फेसबुक मार्फत पनि जानकारी दिनेछु म तपाईँहरूलाई त्यसै गरी अर्को एसएमएस छ सिसा फुटे टुक्रा हुन्छ धरती फुटे खाडल साथी टुटे घायल हुन्छ माया टुटे पागल भन्नुभएको छ अब पनि एकदमै राम्रो एसएमएस पठाउनु भएको छ हेटौँडा दुई मनोकामना चोकबाट सम्झना लामा भन्नुभएको छ thank you so much Samjhana यति मिठो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्रजी खाना भयो म अभागी ध्रुव रेग्मी फ्रम हेटौँडा एक माई लभली नानुलाई मिस यु भन्नुभएको छ नानुजीले पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ होला ध्रुवजी थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँको एसएमएसको लागि त्यसै अर्को एसएमएस छ मुटु मुटु जोड जोडिँदा त्यसै तातो हुँदो रहेछ तिमीसँग भेट्न पाउँदा समीर घायल हुँदो रहेछ भन्नुभएको छ समीरजीले जितपुरबारदेखि फेरि एसएमएस पठाउनु भएछ रमाइलो SMS thank you so much समीरजी त्यसै गरी अर्को एसएमएस छ हाई दादा कस्तो छ रविना लामा उही निष्ठुरीलाई I miss you love you so much छुर्यामाई दुई नयाँ बस्तीबाट भन्नुभएको छ रविनाजीले एसएमएस पठाउनु भएको छ थ्याङ्क यू सो मच रविनाजी एसएमएसको लागि र थ्याङ्क यू सो मच आज एसएमएस गर्नु गर्नुहुने सबैजना साथीहरू फेसबुक र त्रिचालिस त्रिचालिसमा आएको एसएमएस गरेर लगभग बयालिस त्रिचालिसवटा एसएमएस पढ्ने मौका पाएँ मुटुदेखि मुटुसम्मलाई यस्तै माया गरिरहनु होला तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी यतिन्जेल प्रविधिबाट साधिन हुने प्राविधिक मित्र अनिलजीलाई पनि धेरै धेरै धन्यवाद भन्दै र सुमधुर एउटा साङ्गीतिक आवाज तपाईँको लागि छोड्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिने अनुमति चाहन्छु हवस् त नमस्ते शुभरात्री